बिरहले पोल्छ त्यो छाती तिम्रो भावनाको सागरमा शान्तिको खोजमा जाँदा टाढा संसारलाई हात पर्न संसारलाई हात पार्न बिरहले पोल्छ त्यो छाती तिम्रो रमाउँदछौ केही पल संसारको सुखमा भुलेर जीवन एकैपल्ट सोची हेर के रहेछ संसारमा बिरहले पोल्छ त्यो छाती तिम्रो मृत्युको पासो कुनै दिन आउँछ चुडाइ लान जीवन तिम्रो धन तिम्रो व्यर्थ नै हुन्छ बचाउन सक्दैन बिरहले पोल्छ त्यो छाती तिम्रो अनन्त जीवन शान्ति पाउने छौ यसोमा उधार मुक्ति पवित्र रगतले पाप तिम्रो धुनेछन् बिरहले पोल्छ त्यो छाती तिम्रो भावनाको सागरमा शान्तिको खोजमा जाँदा टाढा संसारलाई हात पर्ना, संसारलाई हात पार्न बिरहले पोल्छ त्यो छाती तिम्रो